नगर पॉलिक्लिनिक प्राली र मार्शल इम्पोरियम सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह किल्ने जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्डजोनी तथा नशा रोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बाल रोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हाड जोनी नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोनी दुख्ने सुन्निने घुडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस पूर्वी चितवनकै एक मात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ आधुनिक प्रविधिद्वारा बाइक सर्भिसिङ बाइक एक्सचेन्ज सुविधा किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पाठ सुविधाका लागि हिरो अनि मार्शल इम्पोरियम मगनी चोक पर्सा बजार फोन शून्य छपन्न पाँच तिरासी एक सय उन्सय मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उन्सय गाडी सोरुम रत्नगर दुई केन्द्र टाढी फोन नम्बर शून्य छप्पन्न पाँच एकसठी शून्य सन्ताउन्न स्टाइल पर्फर्मेन्स र माइलेजका लागि हिरो मात्र मार्सल इम्पोरियममा मनोरञ्जनका लागि सुनो हजुर सुनो हजुर यस अर्पण साथ में Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी टुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उनापचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचारी पेट्रोल सँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरूमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसएल पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवन चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक द्वारा एकै साथ रङ्गिन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापा खाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको W dot radio Arpan dot com dot NP मार्फत एकैसाथ प्रसारण भइरहेको दिउँसो दुई बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ म अनिता अर्याल प्रमुख समाचारका शीर्षकहरू एमालेको बन्द सत्र शुरू हुँदै विभिन्न प्रतिवेदन पेश हुने नेकपा माओवादीको बैठक बस्दै एमालेको महाधिवेशनले नयाँ शक्ति निर्माणमा योगदान दिनुपर्ने नेकपा माओवादीका नेता डाक्टर बट राईको भनाई भारतीय प्रधानमन्त्री मोदीको कार्यकालमा नेपाल र भारत बीचको सम्बन्धले नयाँ उचाइ प्राप्त गर्ने भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख जेलीको भनाई प्यालेस्टाइनसँग बढ्दो विवादका बीच इजरायलद्वारा गाजापट्टि क्षेत्रमा अतिरिक्त सुरक्षा बल परिचालन आफ्नो सुरक्षाका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 पेश गर्नुहुने कार्यक्रम रहेको छ केन्द्रीय कमिटिले आयोजकहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने निर्णय गरिसकेको छ यो निर्णय महाधिवेशनको हलले पारित गरेपछि मात्रै लागू हुने भएकाले अध्यक्षले प्रस्ताव पेश गर्ने केन्द्रीय सदस्य ठाकुर गैरीले जानकारी दिनुभएको छ एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डाक्टर बाबुराम भट्टराईले एमालेको महाधिवेशनले नयाँ शक्ति निर्माणमा योगदान दिनुपर्ने बताउनु भएको छ नयाँ राजनीतिक शक्ति निर्माणको अभियानमा जुट्नुभएका भट्टराईले एमालेको महाधिवेशनबाट पनि सहयोगको अपेक्षा राख्नु भएको छ एमालेलाई महाधिवेशन सफलताको शुभकामना दिने क्रममा भट्टराईले सामाजिक सञ्जाल फेसबुक र ट्विटर मार्फत नेतृत्वको भाग बण्डामा भन्दा नयाँ शक्ति निर्माणमा योगदान दिन आग्रह गर्नुभएको छ एमाले महाधिवेशन पद र लाभको भागभण्डामा भन्दा गहन वैचारिक राजनीतिक मुद्दामा केन्द्रित केन्द्रित रहेर देशको नयाँ ऐतिहासिक आवश्यकता पूरा गर्न सक्ने नयाँ शक्ति निर्माणमा योगदान गर्न सकोस् उहाँले भन्नुभएको छ नेकपा माओवादीको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ पार्टी कार्यालय बुद्धनगरमा अब केही बेरमा बस्ने बैठकमा आज पनि अध्यक्ष मोहन वैद्यले पेश गर्नुभएको राजनीतिक प्रस्ताव र त्यसमा असहमति जनाउँदै सचिव नेत्र विक्रम चन्दले पेश गर्नुभएको फरक प्रस्तावका विषयमा छलफल केन्द्रित हुनेछ अस्ति बुधबारबाट शुरू भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष वैद्यले जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशासहितको प्रस्ताव प्रस्तुत गर्नुभएकामा त्यसमा असहमति जनाउँदै सचिव चन्दले जनयुद्धको निरन्तरतामा जनविद्रोहको कार्यदिशाको प्रस्ताव पेश गर्नु भएको हो केन्द्रीय सदस्यहरूले अध्यक्ष वैद्यको प्रस्तावको परिपूरक रूपमा सचिव चन्दको प्रस्ताव लैजानुपर्ने सुझाव दिएको माओवादी प्रवक्ता पम्फा भूषालले भयो भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकालमा नेपाल भारत बीचको सम्बन्धले नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभएको छ रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा उहाँले नेपाल समृद्ध भए भारत पनि समृद्ध बन्ने उल्लेख गर्दै नेपालको समृद्धि र विकासका लागि भारतको सधैँ सहयोग रहने बताउनु भएको छ मोदीको नेपाल भ्रमणको समयमा नेपालको विकासको लागि छ सय मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण हाल दिँदै आएको छात्रवृत्तिमा दुई हजार कोटा थप गरिने र व्यापार घाटा कम गर्ने विषयमा महत्वपूर्ण काम हुने बताउनु भएको छ उहाँले आगामी नौ गते हुने भारतीय विदेश मन्त्री सुषमा स्वराजको भ्रमण अघि नै मोदीको समेत भ्रमण तय गरिने बताउनुभयो राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकेन्द्र बहादुर चन्द पक्षका नेता तथा कार्यकर्ताहरू चन्दलाई पार्टी अध्यक्षमा आधिकारिकता दिन माग गर्दै निर्वाचन आयोगमा जाँदैछन् पूर्व अध्यक्ष श्रीबहादुर थापाको महाधिवेशन थापाले महाधिवेशनको निर्णय विपरीत पशुपति शमशेर राणालाई अध्यक्ष पद हस्तान्तरण गरेको विरोधमा चन्द पक्ष निर्वाचन आयोग जान लागेका हुन् एक वर्ष अगाडि भएको अधिवेशनले अध्यक्ष पद आलो पालो गर्ने र थापापछि चन्दलाई अध्यक्ष बनाउने घोषणा गरेको भए पनि थापाले त्यस विपरीत काम गरेकाले आधिकारिकता दावी गर्दै आयोग जान लागेको नेता प्रकाश चन्द्र लोहनीले बताउनु भएको छ डेंगू रोग गराउने लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सम्बन्धी एक दिने तयारी गोष्ठी आज रत्नगरमा सम्पन्न भएको छ खोज र नष्ट गर अभियानको पूर्व सन्ध्यामा अभियान कसरी सञ्चालन गर्ने भन्ने विषयमा स्वयंसेविकाहरूका लागि गोष्ठीको आयोजना गरिएको हो जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरले यही असार चौबिस गतिदेखि भरतपुर र रत्नगर नगरपालिकामा लामखुट्टेको लार्वा खोज र नष्ट गर अभियान शुरू गर्दैछ विगत तीन चार वर्ष अगाडि महामारीको रूपमा देखिएको डेङ्गु रोग यस वर्ष पनि महामारीको रूपमा देखिन सक्ने भएकाले खोज र नष्ट गर भन्ने अभियान शुरू गर्न लागेको जनस्वास्थ्य कार्यालयका भेक्ट कन्ट्रोल निरीक्षक राम केसीले बताउनु भएको छ सो अवसरमा भेक्ट कन्ट्रोल निरीक्षक केसीले रत्नगरमा सोह्रजनामा डेंगू रोग देखिएको जानकारी दिनुभएको छ भरतपुर नगरपालिका भन्दा रत्नगरमा डेंगू रोगी कम न कम देखिए पनि समयमै सचेत हुनुपर्ने उहाँले बताउनु भएको छ गत साउनदेखि अहिलेसम्म दुई हजार एकतीस जनामा रगत परीक्षण गरिएकामा रत्नगरमा सोह्र र भरतपुरमा एक सय उनासाठी जनामा डेंगू देखिएको छ चितवन बाहेक नवलपरासी रूपन्देही जिल्लामा समेत मानिसको रगत परीक्षण गर्दा तीन सय सन्ताउन्न जनामा डेंगू देखिएको निरीक्षक केसीले बताउनु भएको छ बिहान बेलुका पूरा शरीर ढाक्ने कपड़ा लगाउनु पर्ने पानी जम्न नदिने र झुलको प्रयोग गर्ने गरेमा डेंगू रोगबाट बच्न सकिने चिकित्सकहरूले बताएका छन् नेपाल विद्युत प्राधिकरणले भोलिदेखि लोडसेडिङ घटाउने जनाएको छ प्राधिकरणले जारी गरेको सूचना भोलिदेखि लागू हुने भएको छ नयाँ तालिका अनुसार भोलिदेखि हप्तामा चार दिन सात घण्टा दुई दिन साढे छ घण्टा र एक दिन छ घण्टा बिजुली कटौती हुने बताइएको छ अहिले सातामा साढे पचपन्न घण्टा लोडसेडिङ हुँदै आएकोमा अब सडचालिस घण्टा मात्रै बत्ती जाने भएको छ नदीमा जलस्तर बढेर विद्युत गृहहरूले क्षमता अनुसार उत्पादन गर्न थालेपछि प्राधिकरणले लोडसेडिङ घटाएको हो लामो समय निष्क्रिय भएको मनसुन देशभर सक्रिय बनेको छ बिहिबारदेखि मनसुन सक्रिय भएको मौसमविद सुभाष रिमालले बताउनु भएको छ पश्चिमी क्षेत्रमा समेत मनसुनको प्रभाव देखिएको उहाँले बताउनु भयो दस दिन ढिलो गरी दुई हप्ता पहिले पूर्वबाट प्रवेश गरेको मनसुन पश्चिम क्षेत्रमा पुगेको थिएन पश्चिमी वायुको प्रभाव नहटेकाले पश्चिमी क्षेत्रमा मनसुन प्रवेश ढिलाइ भएको हो अहिले पश्चिमी वायुको प्रभाव कम भएकाले देशैभर मनसुन सक्रिय भएको पनि रिमालले बताउनु भयो उहाँका अनुसार अब केही दिन देशभरि नै भारी वर्षा हुनेछ गर्मीका कारण बाल बालबालिकामा रुखाखोकी र पखलाको समस्या देखिएको छ असार महिना सकिन लाग्दा समेत पर्याप्त पानी नपरेका कारण प्रदूषणका कारण बालबालिकामा रुगाखोकी र झाडा पखालाको समस्या देखिएको चिकित्सकहरूले बताएका छन् गर्मी महिनामा बालबालिकाको रोगसँग लड्ने क्षमता कमजोर हुने भएकाले रुगाखोकी निमोनिया झाडा पखाला आउँ जन्डिस अर्थात् भाइरल हेपाटाइटिसको समस्या देखिने गरेको कान्ति बाल अस्पतालका डाक्टर गणेश राईले बताउनु भएको छ रुगाखोकी लागेका बिरामीमा निमोनिया तथा झाडा पखालाका बिरामीमा टाइफाइड र भाइरल हेपाटाइटिस देखिने गरेको उहाँले बताउनुभयो समयमा पानी नपरेका कारण धान मकैको उत्पादन घट्ने कृषि विज्ञले बताएका छन् असारको मध्य नागिसक्दा समेत धेरै ठाउँमा रोपाई हुन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 र न्यूनतम तापक्रम तेइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज बिहान र बेलुकी पानी पर्न सक्ने महाशाखाको भनाइ छ मौसम हेरी सोप्रति सजग भई आफ्नो खेतीबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ अर्पण मौसम अर्पण मौसम यस अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो अब विदेशका खबर प्यालेस्ताइनसँग बढ्दो विवादका बीच इजरायलले गाजापट्टि क्षेत्रमा अतिरिक्त सुरक्षा बल परिचालन गरेको छ इजरायलको पश्चिमी तट क्षेत्रमा ती इजरायली किशोरको हत्या भएको विषयलाई लिएर चर्केको विवादले हिंसाको रूप लिएको छ इजरायली सेनाले प्यालेस्टाइनी एक युवकको हत्या गरेपछि विवादले उग्र रूप लिएको अधिकारीहरूले बताएका छन् इजरायली सेनाले गाजा क्षेत्रबाट प्यालेस्तानी उग्रवादीहरूले रकेट हमला जारी राखेकाले आफूहरूले त्यस क्षेत्रमा सैन्य शक्ति बढाएको बताएको छ इजरायली सेनाले यो कदम विवाद बढाउन नभई आफ्नो सुरक्षाका लागि चलाएको दावी गरेको छ यसअघि हिजो इजरायली सेनाले गाजा क्षेत्रमा हवाई हमला गरेको थियो जसमा भन्दा बढी व्यक्ति घाइते भएका थिए अन्तमा खेल समाचार विश्वकप फुटबलको क्वार्टर फाइनल चरणका खेलहरू आजदेखि शुरू हुँदैछ पहिलो खेलमा आज राति पाउने दस बजे जर्मनी र फ्रान्स तथा राति पाउने दुई बजे आयोजक राष्ट्र ब्राजिल र कोलम्बिया भिड्नेछन् यस्तै भोलि अर्जेन्टिना र बेल्जियम तथा नेदरल्याण्ड र कोस्टारिका भिड्ने भएका छन् यसैबीच अर्जेन्टिनी मिडफिल्डर मार्कोस रोजोले विश्वकपमा भोलि बेल्जियम विरूद्ध हुने क्वार्टर फाइनल खेल गुमाउने भएका छन् उनले स्विजरल्याण्ड विरूद्ध अन्तिम सोह्रको खेलमा येल्लो कार्ड पाएका थिए दिउँसो दुई बजेको अर्पण समाचारबाट विदा हुनु अघि प्रमुख खबरका शीर्षकहरू एकपटक फेरि एमालेको बन्द सत्र शुरू हुँदै विभिन्न प्रतिवेदन पेश हुने नेकपा माओवादीको बैठक बस्दै एमालेको महाधिवेशनले नयाँ शक्ति निर्माणमा योगदान दिनुपर्ने ए नेकपा माओवादीका नेता भट्टराईको भनाई मोदीको कार्यकालमा नेपाल र भारतबीचको सम्बन्धले नयाँ उचाइ प्राप्त गर्ने भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख जोलीको भनाई प्यालेस्टाइनसँग बढ्दो विवादका बीच इजरायलद्वारा गाजापट्टि क्षेत्रमा अतिरिक्त सुरक्षा बल परिचालन आफ्नो सुरक्षाका लागि कदम चालेको दावी र विश्वकप फुटबलको क्वार्टर फाइनल चरणका खेलहरू आजदेखि सुरु हुँदै जर्मनी र फ्रान्स तथा ब्राजिल र कोलम्बिया फिर्ने हौस् त यसका साथै दिउँसो दुई बजेको अर्पण समाचार सकियो अनिता अर्याल विदा भए नमस्कार अर्पण समाचारको में Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चुकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली ट्राफिक संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी हो हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसएल पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस